डडेलधुरामा निर्धारण गरिएका चार स्थानीय तहको संख्याप्रति जिल्लाका राजनीतिक दलहरूको असहमति दुई नगरपालिका र पाँच गाउँपालिका सहित सातवटा स्थानीय तहको माग डडेलधुराका सरकारी कार्यालयहरूमा छड्के अनुगमन अनुगमनमा अठाइस कार्यालयका नौजना अभिकृत स्तरका सहित चौहत्तर कर्मचारी कार्यालयमा अनुपस्थित भारत हुँदै वैदेशिक रोजगारीका लागि हिँडेका साथ महिलाको उद्धार क्षेत्रीय वन कार्यालय अन्तर्गतका निकाहरूको बेरुजो सवा दुई करोड नाघ्यो र कैलालीको धनगढीमा सञ्चालित अधिकांश प्याथोलोजी गैरकानुनी तलबको माग गर्दै डडेलधुवा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु केन्द्रबाटै डडेलधुराका लागि निर्धारण गरिएका चारवटा स्थानीय तहमा जिल्लाका राजनीतिक दलहरूले असहमति जनाएका छन् जिल्लाका लागि चारवटा स्थानीय तह मात्रै अपुग हुने भन्दै दलहरूले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिलाई सातवटा स्थानीय तह हुनुपर्ने भन्दै सर्वदलीय निर्णय बुझाएका छन् भने शिवना निर्धारण समितिलाई ज्ञापन सोही सुझाव राखेर बुझाएका छन् दुई नगरपालिका र दुई गाउँपालिका सहितको स्थानीय तह जिल्लाका लागि अपुग भएको भन्दै दुई नगरपालिका र पाँचवटा गाउँपालिका सहितको स्थानीय तह हुनुपर्ने आफूहरूलाई सर्वदलीय निर्णय दलहरूले हिजो बुझाएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति डडेलधुराका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जानकारी दिनुभएको छ हालको परशुराम नगरपालिकालाई सिङ्गै एउटा नगरपालिका बनाउनु पर्ने र अमरगढी नगरपालिका र समैजी गाविसलाई संयोजन गरेर अर्को नगरपालिका बनाउनुपर्ने सर्वदलीय निर्णय रहेको छ यस्तै असी ग्राम गणेशपुर मष्टमाण्डौ र कैलपालमाण्डौ गाविसलाई संयोजन गरेर एउटा गाउँपालिका बेलापुर नवदुर्गा मणिलेख र कोटेली गाविसलाई मिलाएर अर्को गाउँपालिका बनाउनुपर्ने भनिएको छ अझै मेरो भद्रपुर छिपुर र देवलदिपीपुर गाविसलाई मिलाएर एउटा नगरपालिका एउटा गाउँपालिका र रूपाल भागेश्वर र बगरकोट गाविसलाई संयोजन गरेर अर्को गाउँपालिका बनाइनुपर्नेमा जोड दिइएको छ यसै गरी गाङखेत र आडिताल गाविसलाई संयोजन गरेर एउटा अर्को गाउँपालिका बनाइनुपर्ने सर्वदलीय निर्णय स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिलाई बुझाइएको र सोही सुझाव लेखेर सीमाना निर्धारण समितिलाई ज्ञापन पत्र समेत पठाइएको नेकपा माओवादी केन्द्रका नेता उमेश प्रसाद भट्टले जानकारी दिनुभएको छ उहाँले चारवटा स्थानीय तहमा जनसंख्यालाई मात्र ख्याल गरिएको तर भूगोललाई ख्याल नगरिएको बताउनु भएको छ भूगोल अनुसार जिल्लामा सातवटा स्थानीय तह आवश्यक भएकाले सर्वदलीय निर्णय गरेर सुझाव बुझाइएको उहाँले बताउनु भएको छ सर्वदलीय निर्णय अनुसार दलहरू सरकारले बुझाएको सातवटा स्थानीय तहको सुझावलाई सम्मान गरिने स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवं जिल्ला विकास समिति डडेलधुवाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत हिरालाल भण्डारीले बताउनु भएको छ जिल्ला प्रशासन कार्यालय डडेलधुराले जिल्लाका सरकारी कार्यालयहरूमा छड्की अनुगमन गरेको छ हिजो बिहान कार्यालय समयको पन्ध्र मिनटपछि गरेको अनुगमनमा विभिन्न कार्यालयका नौजना अधिकृत स्तरका कर्मचारी सहित जना कार्यालयमा अनुपस्थित रहेको पाइएको हो अठाइसवटा कार्यालयमा गरिएको छड्के अनुगमनमा सहायक स्तरका जना अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्र रोकायले जानकारी दिनुभएको छ अनुपस्थित रहेका कार्यालयका कर्मचारीहरूलाई अनुपस्थित हुनुको कारणसहित तीन दिनभित्र जवाब पेश गर्न प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले निर्देशन दिनुभएको छ कार्यालयमा कर्मचारी नै नहुँदा आफ्नो काम नै नहुने गरेको सेवा गराएको गुनासोपछि प्रशासनले अनुगमन गरेको जनाइएको छ भारत हुँदै वैदेशिक रोजगारीमा गइरहेका सातजना महिलालाई प्रहरले कैलालीको फुलबारीबाट उद्धार गरेको छ एकजना स्थानीय दलालले भारतको दिल्ली लगेर विदेशमा काम लगाइदिने प्रलोभन दिएपछि धनगढी उपमहानगरपालिका अठारको बहुलिया घाट पार गरेर भारत गइरहेका महिलालाई प्रहरीले हिजो उद्धार गरेको हो मन नदी पार गर्न ढुङ्गामा बसिरहेका बेला शंका लागेर पक्राउ गरेको बहुलिया सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शेरसिंह कुँवरले बताउनु भएको छ उद्धार गरिएकाहरूमा चितौनको लोथराजकी उन्नाइस वर्षीय रोजिना चेपाङ अठार वर्षीय रसनी पर्जा उदयपुरको बलम्पा दुईकी त्रिचालिस वर्षीय विनिता परियार बेलटार नगरपालिका नौकी चालिस वर्षीय देवी राई रहेका छन् यस्तै सल्यानको सल्यान सातकी छब्बीस वर्षीय गीता विक नवलपरासीको दाउने छ कि बीस वर्षीय शर्मिला गुरुङ र बाइस वर्षीय कमला दराइरहेका छन् सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय अन्तर्गतका निकायहरूको बेरुज सवा दुई करोड नागेको छ निर्देशनालयमा रहेका नौटै जिल्लाका निकायहरूको बेरुजो सवा दुई करोड नागेको हो जिल्ला वन कार्यालय भू संरक्षण कार्यालय शुक्ला फाटा वन्यजन्तु आरक्ष खप्तर राष्ट्रिय निकुञ्ज अपि नाम्पा संरक्षण कार्यालय दार्चुला वनस्पति कार्यालय तथा क्षेत्रीय वन र तालिम केन्द्रको बेरोजो दुई करोड तीस लाख चौबिस हजार पुगेको क्षेत्रीय वन निर्देशनालय धनगढीले जनाएको छ क्षेत्रीय वन निर्देशनालय अन्तर्गत चौबिसवटा कार्यालयहरू रहेकोमा अधिकांशको फर्सिट हुन बाँकी रहेको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा तीन करोड अठहत्तर लाख चौबिस हजार बेरोजगार भएकोमा गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा एक करोड सडचालिस लाख चौवालिस हजार बेरोजो फर्स्यौट भएको हो जसमध्ये दुई करोड तीस लाख चौबिस हजार बेरोजो फर्स्यौट हुन बाँकी रहेको क्षेत्रीय वन निर्देशनालयका रेन्जर लोकराज बरालले जानकारी दिनुभएको छ उहाँका अनुसार सार्वजनिक निकाय तथा विभिन्न कार्यालयका लेखा प्रणाली चुस्त नहुँदा बेरोजो फोर्सेटमा चुनौती बन्दै गएको छ सरकारी नीति एवं कार्यशैलीमा देखिएका कमजोरीका कारण सरकारमाथि बेरुजु फर्स्युटको बोझ थपिँदै गएको रेन्जर बरालले बताउनुभयो पेस्की वितरणले निरन्तरता पाउनु कानूनको पालनामा उदासीनता देखिनु र आन्तरिक नियन्त्रण प्रणाली फितलो हुनु जस्ता कारणले बेरुजु चुल्युँदै गएको सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयका लेखा अधिकृत चेतराज जोशीले जानकारी दिनुभएको छ उहाँले सार्वजनिक स्रोतको परिचालन गरी भए गरेका लेखा परीक्षणबाट काम भएका बिर्जु फर्सियोट कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ सम्बन्धित निकायसम्म निरन्तर समन्वय गर्न बिरुजु फर्सियोट कार्यलाई तीव्रता प्रदान गरेको भए पनि अपेक्षित सुधार नभएको क्षेत्रीय वन निर्देशनालय धनगढीले जनाएको छ लेखा अधिकृत जोशीले बिरुजु हुने कार्यालयका प्रमुख तथा लेखा अधिकृतलाई बेरुजु फर्चोट नभएसम्म सरुवा गर्न नपाइने नियम लागू गर्न सके मात्रै समस्या समाधान हुने बताउनु भएको छ कैलालीको धनगढीमा सञ्चालित अधिकांश प्याथोलोजीहरू गैरकानूनी भएको देखिएको छ जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा अधिकांश प्याथोलोजी गैर रूपमा सञ्चालित भएको फेला परेको हो अनुगमन टोलीले बाह्रवटा प्याथोलोजीको अनुगमन गर्दा तीनवटा मात्रै सबै प्रक्रिया पुर्याएर सञ्चालन गरेको पाइएको हो बाँकी प्याथोलोजी बिना अनुमति सञ्चालनमा रहेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य प्रशासक जयबहादुर कार्कीले जानकारी दिनुभएको छ अस्पतालको नाममा दर्ता भएका तर अनुमति नै नलिएर ल्याब सञ्चालन गरिरहेकाहरूमा Raghu medical Krishna medical Anirudra medical र भुवनेश्वरी औषधि पसल रहेका छन् यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति नै नलिई Seti reliable lab Siddhanath pathology Manakamana pathology बागेश्वरी प्याथोलोजी र कामना प्याथोलोजी सञ्चालन भइरहेको पाइएको छ गैर कानूनी रूपमा सञ्चालित प्याथोलोजीहरूमाथि कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलधुरा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ लामो समयदेखि तलब नपाएको भन्दै क्याम्पसमा अध्यापन गराउने शिक्षकहरूले तालाबन्दी गरेका हुन् तीन महिनादेखिको तलब नपाएको भन्दै शिक्षकहरूले हिजोदेखि अनिश्चितकालीन तालाबन्दी गरेको क्याम्पसका सहायक प्रमुख जगदीश पौडेलले जानकारी दिनुभएको छ क्याम्पसमा अध्यापन गराउँदै आएका शिक्षक र कर्मचारीले तलब नपाउन्जेलसम्म तालाबन्दी जारी राख्ने बताएको उहाँले जानकारी दिनुभएको छ समय समयमा कहिले विद्यार्थी कहिले विभिन्न राजनीतिक दलका विद्यार्थी संगठन र कहिले शिक्षकले नै तालाबन्दी गर्दा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको पढाइ प्रभावित हुने गरेको छ पाँच दिनदेखि बेपत्ता रहेकी बझाङकी एक महिला मृत अवस्थामा भेटिएकी छन् भने उनका तीन छोरा छोरी बेपत्ता रहेका छन् जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार मृत भेटिनेमा बझाङ दहबगर बगर दुईकी अठाइस वर्षीय गोमादेवी बोहरा रहेकी छन् गएको शनिबारदेखि बेपत्ता भएकी गोमादेवी स्थानीय संघार खोलामा हिजो मृत अवस्थामा फेला परेकी हुन् गोमादेवी घर परिवार र श्रीमानसँग झगडा गरेर निस्किएकी प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभएको छ छोराछोरीको नाम खुल्न नसकेको उहाँले जानकारी दिनुभएको छ तीन बच्चामध्ये दुई छोरा र एक छोरी रहेको बताइएको छ घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैटौंले विदेशीको नाममा विद्यालय सञ्चालन गरेको भन्दै भीमदत्त नगरपालिका अठारमा रहेको फ्लोरिडा इन्टरनेशनल बोर्डिङ स्कूलमा अनिश्चितकालका लागि लगाएको ताला खोलेको छ अखिल छैटौँले विदेशीको नामबाट विद्यालय सञ्चालन गरेको भन्दै गत माघमा फाउन्डरको कार्यकक्षमा लगाएको ताला साउन तेस्रो साता खोलेको अखिल छैटौं कञ्चनपुरका अध्यक्ष भीमराज जोशीले जानकारी दिनुभएको छ उहाँका अनुसार उक्त विद्यालयको नाम नेपाली अर्थात् फरी बाल कुञ्च पाठशाला राख्ने सहमति अनुसार ताला खोलिएको हो जंगली बदेलले बाली नष्ट गर्न थालेपछि डडेलधुवाको बगरकोटको डुङ्गरीका किसान चिन्तित भएका छन् दैनिक जसो ठूलो समूहमा आउने बदेलहरूले खेतबारीमा लगाएको अन्नबारी र नगदी बारी नष्ट पारेको कृषकहरूले बताएका छन् तरकारी बारीमा समेत जंगली बदेलले क्षति पुर्याएको स्थानीय दीपकराज भट्टले जानकारी दिएका छन् रातिको समयमा खेतबारीमा आएर खेतीबाली नष्ट गर्न थालेपछि किसानहरू रातभरि जाग्राम बस्न थालेको उनले बताएका छन् साथै दिउँसो बाँदरले मकै बाली नष्ट गर्ने गरेपछि किसानहरूको वन्यजन्तुकै पहरो बस्नुपर्ने बाध्यता आएको किसानहरूलाई उद्धित गर्दै भट्टले जानकारी दिएका छन् कैलालीका मुख्य